नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर इन्जोय लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ टेक्निकली रूपमा रहेर साथ दिइराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि अनियरमा आज हामी दुईजना छौँ म प्रतीक्षा र तपाईँसँगै छु म सम्झना पनि प्रोग्राम हो जस्ट फर इन्जोय यहाँलाई थाहा नै छ हामी प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजेको अर्पण खबर यहाँले सुनिसक्नु भएको छ देश विदेशका घटनाक्रमहरू खेल समाचार अन्तर्राष्ट्रिय समाचार विभिन्न खालका समाचारहरू सुनिसक्नु भएको छ र यो समय मात्र जस्ट इन्जोयको प्रोग्राम जस्ट फर इन्जोयमा यहाँलाई फेरि पनि हामी दुईजनाको तर्फ तर्फबाट र हामी तिनजना भन्नुपर्छ है हाम्रो राज्य पनि छुट्याउनु <laughs> हार्दिक स्वागत छ भन्न चाहन्छौँ र डायल गर्नु शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउनुहोला आज पनि तपाईँसँग धेरैभन्दा धेरै रमाइलो गफगाफ गर्ने कोसिसमा हामी रहिराखेका छौँ तपाईँलाई आज के छ तपाईँ आउनुहोस् त्यस पछाडि मात्र तपाईँलाई चाहिँ एउटा सरप्राइज छ होइन सम्झेन एकदम पक्कै पनि साथीहरू आउनुपर्ने हुन्छ अनि मात्र भने आज हामी के गर्छौँ भनेर हामी सुरुमा नभने प्रतीक्षा आज जे सस्पेन्ड राख्ने कि होइन मात्र मजा हुन्छ नि त के रहेछ भन्ने कुरा पनि होइन तपाईँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्दैछ लभली सङ्गहरू पनि तपाईँको लागि प्रोग्राममा आज छ नि एकदमै मिठा मिठा सङ्ग हाम्रो राज्य भएपछि फेरि अरू कुरा त गर्नै पर्दैन सङ्ग होइन सङ्ग भनिसकेपछि सबै खालका सङ्गहरूको बारेमा थाहा हुन्छ हाम्रो राज्यलाई चाहिँ एकदम मिठा मिठा गीत सङ्गीत बज्छ भन्ने हामीलाई चाहिँ पूर्ण विश्वास होइन एकदमै कार्यक्रम अवधिभर यहाँले चाहिँ एकदमै फुल फुल फुल इन्जोय गर्न सक्नुहुन्छ र फोन पनि गर्नुहोला ट्राई गर्नुहोस् शून्य सम्पन्न पाँच त्रिसठी तिन सय बत्तिस पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा फोन लाइन यहाँको लागि खुल्लै छन् तपाईँ आउँदै गर्नुहोस् होइन फोन डायल गर्दै गर्नुहोस् रेडियो पनि भोलम पनि ठुलो बनाउँदै गर्नुहोस् सुन्दै पनि गर्नुहोस् होइन हामी चाहिँ एउटा गीत तपाईँको लागि राख्छौँ त्यसपछि आउनेछौँ रमाइलो गीतपछि तपाईँलाई पुनः स्वागत छ तपाईँ प्रिया जस्ट फर सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय radio radio Arpan hundred four point five mega hertz tune गरेर साथसाथै इन्टरनेट लाइनमा पनि हामीलाई सुन्न सक्नुहुन्छ W W W dot radio dot com login गरेर विश्वको जुनसुकैमा जुनसुकै कुनामा हुनुहुन्छ भने पनि हामीलाई सुन्न सक्नुहुन्छ फर्स्ट सुनिसक्नु भएको छ नै किन एकदम एकदमै इन्ट्री खाले सङ्ग चाहिँ यहाँले सुनिसक्नु नाचिरहेको थियो म भन्दा डबल प्रतीक्षा नाचिरहेको थियो कि त्यो डबल राज नाचिरहेको जस्तो लागिरहेको रिजन <laughs> पनि भर्खर पुग्दा छिर्नु hmm. भएको थियो नाजे तर गीत सकिएपछि के सम्झेर है त्यही त यस्तो खालको सङ्गहरू अझ पनि हामीसँग छन् है प्रोग्राममा तपाईँ पनि आउन सक्नुहुन्छ डायल गर्न शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस कोही साथी लाइनमा हुनुहुन्छ राज्यको इसारा उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हेलो दुईजना सिटर गुड मर्निङ नमस्ते गुड मर्निङ नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म उही त हो नि धनकुटाबाट निलम चाहिँ के छ हालखबर हजुर एकदमै ठिकै छ अनि धरान धनकुटाको हालखबर के छ त हजुर धरानदेखि धनकुटाको हालखबर बाटो मोडिँदै मोडिँदै धनकुटाबाट धरान पुग्छ धरानबाट धनकुटा पुग्ने घुम्दै फिर्दै पुग्नु पर्ने ठाउँमा त पुगिहालिन्छ नि जुत्ताबाट नि है हजुर हजुर अनि निलमजी हजुर भइसक्यो है खानपिन पछि कुरा गर्नुपर्छ नि है त्यही भएर <laughs> म चाहिँ त्यतातिर भएको भए म चाँडै खान्थेँ तपाईँहरू सँगसँगै हुन्थेँ तपाईँहरूलाई सोधौँ भने बिहानै खाइसक्नु भयो होइन आठै बजी खानुहुन्छ प्रायः त झन् झन् छिटो खानुहुन्छ मान्छे है हजुर हजुर अनि निलम चाहिँ धेरै भयो यहाँको धनकुटाको बसाइ चाहिँ हजुर बसाइ हेर्नु न लामो छ तर अब छोटो छोटो छ भन्दै घरलाई चाहिँ गर्न खोज्दैछु म आठ गते चाहिँ चितवन आइपुग्दैछु होइन सबै साथीहरूलाई इन्फर्म गरेँ मैले है हजुर हजुर सबै साथीहरूलाई इन्फर्म गर्दै हुनुहुन्छ कि निलमजीले म आठ गते चाहिँ आउँदैछु भनेर है मैले चाहिँ तर सबै भनेपछि त साथीहरू सबै थाहा छ यहाँलाई हामी प्रोग्राममा के गर्छौँ आज हजुर मलाई केही पनि थाहा छैन म कुनै माध्यमबाट सुन्नै सकिरहेकै छैन होइन तर हामीले आज अहिलेसम्म भने पनि छैनौँ के गर्छौँ भनेर बल्ल भन्छौँ होइन फोन कलर आइसकेपछि भन्छौँ भनेर सोचिरहेको थियो फर्स्ट कलर नै तपाईँ आउनुभयो है हजुर हजुर आज चाहिँ हामी विशेष गरी संसारको कुरा गर्छौँ होइन सम्झना एकदम ब्रह्माण्डको कुरा गर्छौँ संसारमा के भइरहेछ संसारमा के छ थाहा रहेछ है त हामी आज चाहिँ पत्ता लगाउँछौँ एउटा कुरा सोध्छौँ हामी संसारको बारेमा चाहिँ है हजुर हुन्छ भन्नु न भनेपछि प्रश्न चाहिँ प्रतीक्षाले सुरु गर्छ है त ल संसारको कुरा धेरै थाहा छ होला होइन तै पनि एउटा कुरा सोध्छु नमिलाउने त कुरै छैन चान्सै छैन निलमले है <laughs> ल सोधौँ है त संसारमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक कुन हो ल सुरु गर्नुहोस् निलम चाहिँ के हो संसारमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक कुन हो अप्सन दिन सकिन्छ त यसो ठुलो ठुलो ग्रन्थहरूको नाम थाहा छैन ग्रन्थ भन्नाले म खासै त्यस्तोतिर अब खासै पढ्ने अवसर पनि अलिक पाइँदैन पनि होइन यहाँभन्दा बढी हिँड्दियो भने मलाई सम्झनाले गाली गर्छ अब हिँड्दिन पाइँदैन भनिरहेको छ होइन ग्रन्थ मैले सुन्न चाहिँ सुनेको थिएँ के ग्रन्थहरू भन्ने भनिन्थ्यो तर यही भन्न चाहिँ मैले सकिनँ ठिकै छ एउटा एन्सर त छ होला नि त गेस मैले ग्रन्थ भने मैले नामै भएन मैले पास गरेँ ल पास भनेपछि हाम्रो निलम चाहिँ इक्जामै पास हुनुभयो <laughs> ठिकै छ राजलाई थाहा छ कि छैन राज थाहा पनि राजलाई पनि सोधे रहेछ पनि थाहा हात हलाइरहनु भएको छ है मेरो साथी मेरो साथी हुनुभएछ त्यही नै खुसी छु अनि रहेको छ हजुर बाइबल ए क्रिस्चियन धर्महरूले बढी अब यस्तो पनि छ क्या अब अलिकति चासो कतातिर हुन्छ डिपार्ट हुन्छ होइन जे कुराको पनि होइन अब त्यो क्षेत्रमा अलिकति बढी चासो छैन भने खासै थाहा नहुन पनि सक्छ होइन ठिकै छ हाम्रो निलम्चीलाई यो एन्सर नआए पनि अरू धेरै कुरा थाहा छ नि संसारको बारेमा है <laughs> होइन ओके निलम्ची अब चाहिँ डेडिकेसनतर्फ लागौँ न त हजुर सर्वप्रथम हजुरहरू दुवैजनालाई अनि हाम्रो राज दाईलाई एकदम मेरो साथी बन्नुभएको छ अघि मैले नै हात लाउनु भयो भन्नुभयो होइन राज भन्ने बित्तिकै मुसुक्क हाँस्नुहुन्छ फेरि राजको त बानी नै राम्रो छ कि नहाँसे त म पनि फेरि <laughs> हाँस्दिनँ निरु तामाङ निसा तामाङ होइन सन्जु चौधरी अनि सानु गुरुङ लक्ष्मी गुरुङ अनिसा लामा उमा बानिया गोमा राई मगर ज्योति मगर अङ्किता नेउपाने अञ्जना चौधरी मिना गुरुङ अस्मिता चौधरी अनि राधा निरा त्यसपछि निलमजी भनेर चिने नचिने सम्पूर्णलाई <laughs> हजुर हल्का भन् सम्झिँदैछु ल <laughs> मेरो बेस्ट फ्रेन्ड पवनजाङ भण्डारी भरत साई घमण्ड <laughs> राणा मगर मनोज भुजेल दीपक आचार्य धर्म बस्नेत सुदन तामाङ पृथ्वी डुम्राकोटी जनक शाह भरत खत्री धन तामाङ ल ठिकै छ निलम अधिकारी भन्ने सम्पूर्णलाई अझै बाँकी थियो र छुट्यो निलमजी अनि सुन्नु न <laughs> सन्जु चौधरी चाहिँ अलिअलि बिरामी हुनुहुन्थ्यो कि उहाँलाई चाहिँ हुनु होला भन्छु अनि ल अब चाहिँ धेरै भन्दिनँ स्वागत गरौँ हेलो हेलो हेलो हेलो हजुर नमस्कार नमस्कार हजुर जुटपानीबाट म भन्छु है सम्झना मैले चिनिसकेको छु कि ल ल ल भनिदेऊ त न फेरि नमिल्ने हो कि डर पो लाग्यो फेरि अहिले त नटराउनु म छु नि ल भनिहाल ल जुटपानीबाट चाहिँ को हुनुहुन्छ हाम्रो साथी लक्ष्मी हो लक्ष्मी ओहो मलाई थाहा थियो कि बिग्रिन्छ <laughs> भनेपछि हामी प्रतीक्षाले बिगारे हो त ल साथी भन्नुहोस् हजुरको नाम चाहिँ के पर्यो सपना सपना पछाडि सपना थापा सपना सपना सपना सपना सपना सपना मलाई सपना होइन नि त म सपना थाहा छ तिमीलाई मलाई नि कसैले प्रतीक्षा भन्यो भने मनपर्छ ओइ प्रतीक्षा भनेर मन पर्दैन सपना भनेछु क्यारे म सपना भन्छु नि त अब केही छैन है नरिसाउनु होला होइन अब त थाहा भयो नि त होइन सम्झेन अनि सपनाजी अब त विचार गरेर बोल्नु पऱ्यो फेरि सपना खानपिन भयो कि भएको छैन हाम्रो पनि भइसक्यो सम्झनाको नि भइसक्यो नि है है मेरो पनि भइसक्यो अनि के गर्दै हुनुहुन्थ्यो अहिले चाहिँ यो फोन लाग्नुभन्दा अगाडि के गर्ने एफएम सुन्दै थिएँ अनि घरबाट अलिक पर ए ए भने पछाडि रेडियो चाहिँ सुनिराख्नु भएको छ अनि अरू के छ त्यतातिरको खबरहरू घाम चर्किरहेको छ अहिले त है हजुर घाम चर्किरह पानी परे पानी पानी घाम चर्के घामै घाम कति गाह्रो छ क्या हामीलाई त है तर के गर्नु सहनै पर्यो है अब म बोल्छु है फेरि सपना हुने कि सपनाजी <laughs> अनि भन्नुहोस् आज प्रोग्राममा चाहिँ हामी के गर्छौँ यहाँलाई थाहा छ ल अलिअलि के रहेछ अलिअलि के थाहा छ यहाँलाई भन्नुहोस् त अब हामी भन्छौँ हामी चाहिँ आज संसारका कुरा गरिरहेका छौँ तपाईँलाई के थाहा रहेछ यो संसारको बारेमा चाहिँ होइन एउटा प्रश्न चाहिँ हामी तपाईँलाई राख्छौँ कि संसारसँग ब्रह्माण्डको बारेमा चाहिँ केही थाहा रहेछ भने <laughs> अब एउटा प्रश्न गर्छु है त हाम्रो सपनाजीले चाहिँ पक्कै मिलाउनुहुन्छ म ग्यारेन्टी दिन सक्छु सम्झना ल है म त एकदमै सजिलो प्रश्न गर्छु यहाँलाई सुन्नुहोस् है त संसारमा सबैभन्दा धेरै सुन पाइने देश चाहिँ कुन होला पानी सुन पाइने देश चाहिँ कुन होला भनिरहेको छु मैले सुन पाइने देश सुन पाइने के सुन के सुन गोल्ड मेरो ग्यारेन्टी फेल खान्छ कि के हो मनपर्छ कि पर्दैन मलाई ठिक ठिकै सुन न भन्ने कुरा भए पनि ठिकै छ नभए पनि ठिकै छ कि भएन सुन्दा चाहिँ के छ त नि अनि कुन देश हो त सबैभन्दा धेरै सुन पाइने पसलतिर पाइन्छ भनिदिनुहोस् न सकिहाल्नु सुन पसलमा पाइन्छ भनिदिनुहोस् न कति सजिलो छ अब म मैले त देख्ने सुन पसलमै हो हेर प्रतीक्षा हो नि है तैपनि सुरुवातमा चाहिँ सुन कहाँ पाइहाल रहेछ कहाँ पाइदो रहेछ संसारमा सबभन्दा धेरै सुन पाइने ठाउँ कुन रहेछ भने थाहा भएन है देश चाहिँ कुन रहेछ है ल ठिक छ भनेपछि हाम्रो प्रतीक्षाले भन्दैछ सुन्नुहोस् है त ल प्रतीक्षा भन त दक्षिण अफ्रिका भनेपछि दक्षिण अफ्रिका त्यहाँ जाने मन त छैन नि सजिलो रहेछ नि सुनिराखेको देशको नाम रहेछ है कस्तो बिर्सेको के ल ठिक छ सपनाजी आउनुभयो खुसी लाग्यो केही छैन मिलाउनै पर्छ भन्ने पनि के छ कतिको थाहा रहेछ भनेर चेक मात्र गरेको हामीले चाहिँ होइन चेक गरे मात्रै हो ल अन्तमा सुमनाजीले रिकेसनतर्फ लागौँ सम्झना केही छन् भनिराख्नुहोस् थ्याङ्क यू अनि अनि मेरो घर परिवार अनि सुनेर बसिराखेका छौँ सबैजना विशेष गरी सङ्गीताले सुनेर बसिरहेको छ अनि उसको लागि अनि रञ्जना अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई अनि अहिले प्रोग्राममा कल गर्नुहुने साथीहरूको लागि सम्झन चाहन्छु सपना हुनुहुन्थ्यो यति बेला <laughs> बोल्दाखेरि झस्किराख्नु पर्नु भयो है तर जस्ट जोकिङ मात्र बिचरा हाम्रो सपनाजीले एकचोटि मात्र भन्नुभयो अलिकति खिल्ली गरेको जस्तो पनि भयो कि त्यसैले पनि इन्जोय गरेर छौँ यहाँले चाहिँ नराम्रो नसोच्नु होला प्रोग्राममा चाहिँ हामीले एक नै मिठा खालका विभिन्न क्याटेगोरीका गीतहरू पनि तपाईँको लागि राख्ने गर्छौँ भएको छ अब फेरि पनि सनतर्फ नै लाग्यो क्यारे राजै प्रोग्राम सङ्ग बज्न थालेको छ कि पृष्ठभूमि टाइममा होइन अब यो गीत सुन्छौँ त्यसपछि डायल गर्दै गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस कोहोला त्यो मसँग नचिने मसँग लिला जाउने कोहोला त्यो मसँग खाजो धाउने नचिने नि मसँग लिन जाउने डाँडा पारीको गाउँमा गोधुली त्यो साँझैमा टाढा पारीको गाउँमा गोधुली त्यो साझैमा खोजे नभुल्न सके नभुल्न सके देखिन फेरि धेरै बेर खोजे को होला त्यो मलाई हेरिरहने आँखा तर्दै पाइला लाग्छ मलाई अहिले को लाग्यो मैतिर फर्किरहने तल पुगेर पर्खिरहने ढडा पारीको गाउँमा गोधुली त्यो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 संसारको विषयमा रहेर एउटा <laughs> खासै कुरा त केही पनि छैन तर संसार जोडेर <laughs> अलिक अलिकति <laughs> रमाइलो हुन्छ भने पनि हो कन्ट्रोलमा हुनुहुन्छ राज र म बोलिरहेको छु सम्झना र म सँगै हुनुहुन्छ म प्रतीक्षा सँगै हामी दुईजना सँगै छौँ राज अलिकति पर हुनुहुन्छ होइन तर हामीलाई देखिराख्नु भएको छ हाम्रो इसारा बुझिराख्नु भएको छ तपाईँहरूलाई मेरो बारेमा केही नभन्नुहोस् भन्नुभएको कि कोही साथी हुनुहुन्छ भन्नुभयो कोही साथी हुनुहुन्छ अरे राज्यकै सारा ऊ राजुले धन्दै कोही साथी हुनुहुन्छ लाइनमा हुनुहुन्छ अरे उहाँलाई स्वागत गरौँ हेलो हेलो नमस्कार नमस्कार दिदी कहाँबाट बोल्नुहुन्छ म हिजो पदमपुरबाटै बोलेको म हिजो भर्खरै बोल्दै हुनुहुन्छ त हिजो भन्नुभयो किन होला नि आज बोलेको पदमपुरबाट दुईजना साथी हुनुहुन्छ पदमपुरबाट सम्झिने अब मैले फ्याटा अब त नाम भन्दिनँ सम्झनामा अहिले पनि फेल खाएँ अब त भन्दिनँ साथी आफै भन्नुहुन्छ शुभ नाम सरस्वती अधिकारी के साल खबर ठिकै छ हजुरको नि हामी पनि एकदम ठिकठाक छौँ खानपिन त भयो होला नि हजुर भयो हजुरहरूको नि हामी पनि हजुर अनि सरस्वतीजी प्रोग्राम सुन्दै हुनुहुन्थ्यो हजुर सुन्दै थिएँ कस्तो लाग्छ यहाँलाई हाम्रो प्रोग्राम जस्ट फर इन्से के लाग्छ ठिकै लाग्छ है राम्रो चाहिँ लाग्दैन हो कि क्या हो ठिकै ठिकै राम्रै लाग्छ राम्रो लाग्छ है सरस्वतीजी हजुर भनेपछि आज चाहिँ हामी प्रोग्राममा के गर्छौँ यहाँलाई थाहा छ थाहा छन त छ हजुरहरूले सोध्नु न हामीले क्वेसन सोध्छौँ र यहाँले चाहिँ जवाब दिनुपर्छ है हजुर भनेपछि क्वेसन रहेको छ संसारमा धेरै बिक्री हुने पिय पदार्थ कुन हो अल्कोहल हो अल्कोहल अबै नि त डर लाग्छ कि अल्कोहल त नभन्नु होला <laughs> अरे क्या अब यस्तै भन्दै जानुभयो भने चाहिँ फेरि मिल्छ होला होइन धेरै भने चाहिँ नपाइरहे क्या सम्झना पेय पदार्थमा अल्कोहल जस्तै त्यही खाने पदार्थ त्यस्तै त्यस्तै हुन्छ नि पिउने पदार्थ भनेपछि जस्तै अब हुन्छ नि हामीले पिउँछौँ नि गर्मी महिनामा धेरै जसो अब जे पनि हुनसक्छ है त्यहाँनिर अब यस्तो यस्तो हिँड भयो है सम्झना हिँड्दैछ क्या सम्झनाले हिँड दिइसक्यो होइन सबभन्दा बढी बिक्री हुने पेय पदार्थ कुन हो संसारभरि यो गर्मी मौसममा चाहिँ विशेष गरी बिक्री हुने गर्छ कि कन्फ्युज भयो तै पनि यसो अँध्यारोमा ढुङ्गा हानिदिनुहोस् न लागिहाल्छ कि खाने भएन खै आफू नखाने भएर कि आफू नखाने भएर तपाईँले खानु भयो भने के गर्नुहुन्छ नि अहिले एन्सर भइसकेपछि यो एन्सर हामीले दिन्छौँ तपाईँ ए मैले यो त मैले खाएको छु भन्नुभयो भने चाहिँ के गर्ने नि <laughs> केही न केही के गर्नु ल म ठोक्क दिन सक्छु यहाँले चाहिँ यो पेय पदार्थ खानुहुन्छ ल मिलाउनु ल भन्नुहोस् अब थाहा भएन दिदी ओहो यति सजिलो यति नजिक पुगिसक्यो कि म आमा हो त एन्सर मात्रै राजले मात्रै भागेछ है राजले उताबाट भयो सम्झना खुसुक्क है है राज्यलाई पनि निकै मनपर्छ अरे कि यो चाहिँ राज मिलाउनु हुन्छ होला नि राज्यलाई चाहिँ पछि सोध्नु पर्ला हजुर भनेपछि सरस्वतीजी यहाँको एउटा जवाफ चाहिँ पाउनु त केही त भन्नुहोस् हजुर के अल्कोहल भनिहाल्नु भयो अब के भन्ने है <laughs> ओके सरस्वतीजी प्रोग्राममा आउनुभयो त्यसको लागि धन्यवाद अहिलेको लागि छुट्टी छ नमस्कार नमस्कार दिदी एन्सर त नसुनिकन जानु हो जो सुन्दै हुनुहुन्छ होला है ल एन्सर भन्दै त प्रतीक्षा के हो संसारमा सबभन्दा धेरै बिक्री हुने पेय पदार्थ कोका कोला कोका कोला सरस्वतीजीले हुन्थेन होला र खानुहुन्थ्यो होला पक्कै पनि मैले पनि मिलायो होइन प्रोग्राममा अझै पनि हामीसँग यस्ता यस्ता यस्ता क्वेसनहरू प्रश्नहरू धेरै छन् है संसारका विषयमा यहाँलाई पनि केही जान्न मन लागेको छ मलाई पनि यस्तो केही आउँछ भन्ने लाग्छ भने चाहिँ ट्राई गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस बिल्कुलै यहाँको लागि एकदमै खुल्ला छ है ट्राई गर्नुहोस् मात्र कसको लागि खुल्ला छ मात्र तपाईँको लागि अरूको लागि होइन हाम्रो राज्य एकदमै तयारी अवस्था हुनुहुन्छ फोन गर्नुहोस् राज्यले उठाउनुहुन्छ हेलो भन्नुहुन्छ गफ गफ चाहिँ हाम्रो है फेरि कोही साथी फेरि पनि लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म नेउपाने नेउपाने हो नेउपाने हजुर आरको मिनिङ के हो यसको मिनिङ चाहिँ के नि <laughs> यो चाहिँ अलिकति हो है नभने छ हामी पनि <laughs> किन नि त्यस्तो राख्ने चाहिँ आज हामीले चाहिँ नभए टपिक जस्तै गरी हिजो मैले दिदीलाई भनेर चाहिँ सायद बिर्सनु भयो मलाई चाहिँ नि मलाई चाहिँ भन्नु नि त त्यसो भए ल भन्नुभएको थिएन भन्नुभएको थिएन नि के झुटो सुन न दिदी अर्को चाहिने क्विज टाइममा भनौँला नि त ए ल हुन्छ ठिकै छ भने पछाडि आज चाहिँ थाहा नहुने भयो सम्झना ढुक्क अब तिमी थाहा हुँदैन आज तिमीलाई थाहा <laughs> पाउने एकखेप भनिहाल्नुहुन्छ कि भनेर सोधेको तर भन्नु भएन ठिकै छ है अनि त्यो कि हाम्रो सम्झना दिदीको भोइस चाहिँ होइन टक्क लगाएर चाहिँ हाम्रो पप सिङ्गरको जस्तो लाग्छ है मलाई ओहो र साँच्चै कसको होला अरे कि हजुर ओहो नि देख्छु नि हाँस्नु पऱ्यो राजै हाँस्नुहोस् त मेरो हाँस अलिक सानो छ दिदीले चाहिँ नि होइन त्यो न्युज रुममा नभइकन कार्यक्रम चाहिँ चलाउँदा राम्रो हुन्थ्यो कि जस्तो लाग्छ मेरो न्युज सुन्नु भएको छ किन सुन्ने थ्याङ्क यू भन्न चाहन्छु है एकदमै मनैबाट थ्याङ्क यू भन्न चाहन्छु मेरो आवाजलाई मन पराउनु भयो यहाँले है निकै नै खुसी छु आज तपाईँको यो के भन्ने प्रशंसा <laughs> अनि आरएस के गर्नुहुन्छ यहाँले म इलेभेनमा पढ्दैछु अहिले इलेभेनमा पढ्नुहुन्छ कहाँ पढ्नुहुन्छ क्वेस्ट मोडल कलेज हो हजुर कस्तो छ त नि पढाइ राम्रै छ राम्रै छ प्रोग्राम सुन्दै हुनुहुन्छ हो भनेपछि आज तपाईँलाई संसारको बारेमा के थाहा छ हाम्रो प्रतीक्षाले चाहिँ हन्ड्रेड पर्सेन्ट दिइसकेको छ है आरएससी अब चाहिँ मिलाउनु पर्छ नि फेरि मिलाउन त के मिलाउन होइन ट्राई <laughs> गर्छु भन्नुहोस् न ल है त अब हामी संसार जोडेर चाहिँ एउटा प्रश्न गर्छौँ संसारमा सबैभन्दा बढी जङ्गल भएको देश कुन हो संसारमा सबैभन्दा बढी जङ्गल भएको देश कुन होला यो चाहिँ पक्कै पनि ब्राजिलै हो <laughs> कस्तो ताली नबसाउने कि पुरा हेरेर बसिरहेको छ भने ठिकै छ ब्राजिलै एकदमै राइट आन्सर भन्नुपर्छ है एकदम हन्ड्रेड पर्सेन्ट राइट मेरो ग्यारेन्टी पनि हन्ड्रेड पर्सेन्ट हन्ड्रेड पर्सेन्ट भने हाम्रो प्रत्यक्षाले चाहिँ एकदमै के छ भन्दाखेरि सही मूल्याङ्कन गरेर ठ्याक्कै मान्छेको नामबाट थाहा पाइदिन्छ मिलाउनु हुन्छ कि अहिले बढी भयो कि <laughs> अनि आज चाहिँ ल ठिकै छ मिलाउनु भयो खुसी लाग्यो अन्तमा अनि दिदी एउटा क्वेसन अघि नै आउने मित्रलाई चाहिँ सम्झना दिनु भएन किन हो दिदी ए त्यो चाहिँ अब हतार हतार भयो कि <laughs> आरक्षीको फोन चाहिँ धेरै वेटिङमा बस्छ कि भनेर फोन धेरै वेटिङमा नबस्ने हो कि भनेर नि त <laughs> त्यो पनि हो तर त्यो दिन मैले फोन गरेको थिएन नि त त्यो पनि ठिकै छ होइन त्यो चाहिँ के के भन्ने त्यसलाई हामी बिर्सेको भन्ने हो खै हाम्रो सरस्वतीले सम्झनै सानो भएन भन्न मिल्ला कि <laughs> ल ठिकै सब चाहिँ हामी सबै साथीलाई सम्झनुहोस् भनौँला नि त है आरसी हाम्रो सोमदाई चाहिँ हुनु न अहिले छुट्टीमा है छुट्टी भयो आज घुम घाम रे के सोमजीको चाहिँ हिजो बाटो के आज घाम जस्तै हुनुहुन्छ कि कहिले आउने कहिले नआउने है किन होला है त्यस्तो <laughs> भनिदिन्छु म <laughs> भोलि आउने बित्तिकै भोलि आउने बित्तिकै सुनाइदिन्छु हराउनु भयो नि त्यही भएर भनेपछि आरसी यहाँको डेडिकेसन साथीभाइलाई सम्झनुहोस् सर्वोत्तम दिदी दुईजनालाई प्रविधिमा हुनुहुन्छ राज दाईको लागि uh-huh. अनि विष्णु दाईले मजा मजाले चिन्नुहुन्छ होइन विष्णु दाईको लागि पनि अनि uh-huh. त्यसै गरी साथीहरू पनि अनि त्यसै गरी हाम्रो जस अहिले विनोद दाईलाई पनि विनोद दाईको विनोद दाईलाई पनि अनि त्यसै गरी महेश दाईलाई अनि हाम्रो छोडेर जानुभएको मनिषा दिदीलाई पनि त्यसै गरी अरू सबैलाई अनि विशेष गरी रेडियो अर्पण भनेपछि हाम्रो एकदमै पुरानो साथी हुनुहुन्छ के अरे सबैजना सम्झिनु भयो निकै नै खुसी लाग्यो मलाई अनि आरसी अहिलेको लागि चाहिँ छुट्यो ग्यारे फेरि फेरि आउँदै गर्नु होला है त हवस् दिदी हवस् नमस्कार किन आयो भन्दैछु म चाहिँ कि अझ धेरै गफ गर्न एकदमै गफ चाहिँ कन्टिन्यू गर्न मन तर ब्रेक ब्रेक गर्नुपर्ने बेला भइसक्यो रहेछ कि राज्यले चाहिँ नमस्कार गर्नु भएको छ नमस्कार कति खाइरहने प्रतीक्षा नि यतिन्जेलसम्म तपाईँले प्रोग्राम सुनेर साथ दिनुभयो तपाईँलाई थ्याङ्क यू सो मच त्यस्तै गरी अझ फोन गर्नु भएको थियो निलम अधिकारी त्यस गरी स्वप्ना त्यसै गरी सरस्वती त्यसपछि लास्टमा भएको थियो आरसी यहाँलाई चाहिँ धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ फेरि फेरि पनि यहाँको उपस्थिति रहनेछ भन्ने आशा गर्छौँ आजको लागि चाहिँ प्रोग्रामबाट बिदा हुनुपर्छ बिदा हुने बेला भइसकेको छ पनि हामीलाई साथ दिनुभएको थियो होइन यहाँलाई पनि धेरै धेरै धन्यवाद त्यसै गरी कन्ट्रोल रुममा रहेर यतिन्जेल हामीलाई साथ दिनुहुने राजलाई यहाँलाई पनि हार्दिक आभार प्रकट गर्दै हामीलाई सुनेर बसिदिनु भयो यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्रोग्राम जस्ट फर इन्जोयबाट आजको यस एपिसोडबाट चाहिँ म सम्झना अनि म प्रतीक्षा साथ बिदा हुन्छु ओके गुड बाई एक सय चार थोप्लो पाँच मेगा हल होइन हजुर निराश देख्दैछु नि के को चिन्ता परेको छ